नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम आधुनिक यात्रामा प्रविधि कक्षका मित्र विष्णु अनि म छु तपाईँको साथमा रामु आचार्य तपाईँ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहर्सको ध्वनि तरङ्गमा कार्यक्रम आधुनिक यात्रा सुनिरहनु भएको छ साथमा विश्वको जुनसुकै कुनामा रहेर पनि www.radioarpan.com.np W dot radio Arpan dot com dot NP मार्फत यो आवाजलाई प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ र कार्यक्रम आधुनिक यात्रा साताको सोमबार अपरान्ह चार बजेको अर्पण खबरपछि करिब करिब पाँच बजेसम्मको समयलाई लिएर उपस्थित हुने गर्दछ र यस कार्यक्रममा तपाईँलाई मिठा मिठा आधुनिक गीत अगाडि बढाउँछौँ साथमा कुनै श्रृङ्खलाहरूमा हामी आधुनिक गीत बारेमा चर्चा परिचर्चा गर्ने गर्छौँ साथमा केही विशेष जानकारी पनि दिन्छौँ भने आजको बसाइमा तपाईँलाई मिठा मिठा आधुनिक गीत तपाईँले नै रुचाउनुभएका आधुनिक गीतहरूलाई पृष्ठभूमिमा अगाडि सार्दै जानेछौँ कार्यक्रमलाई सुरुवात गर्न चाहन्छु यति बेला एउटा साङ्गीतिक कोसेलीबाट अन्जु पन्तको आवाजमा शङ्का नगर मेरो मायामा यो सुमधुर गीत केवल तपाईँका लागि gana. शङ्का नगर तिमी छैन मेरो कोहीहरू निकै सुमधुर आवाज यति बेला हामीले सुन्यौँ अन्जु पन्तको सुमधुर आवाजले सजिएको थियो मित्र तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरजको यो ध्वनि तरङ्गमा आधुनिक यात्राको बसाइमा हुनुहुन्छ र आधुनिक यात्रामा रहेर तपाईँका लागि मिठा मिठा आधुनिक सङ्गीत हामीले पस्किरहेका छौँ सोही क्रममा अबको क्रममा फेरि पनि नरेन्द्र प्यासीको सुमधुर आवाजमा सृष्टि एल्बमबाट माया ओ माया निकै सुमधुर भाका रहेको छ माफ गर्नु होला निकै सुमधुर आवाज रहेको छ मेरो भन्नु कुनै सर सुख दुःखमा यस्तै कर्णप्रिय शब्दको संयोजन यस आवाजमा रहेको छ सुन्छौँ यो आवाज यो आवाजसँगै एकैछिन विश्राममा जानेछौँ त्यसपछि पुनः उपस्थित हुनेछौँ कार्यक्रम आधुनिक यात्रामा साथ मेरो जिंदगी हो तिमी रेडियो अर्पण एक सौ सात अपलो पांच मेगा हर्ज प्रसुति तथा स्त्री रोग सम्बन्धी बिरामीहरूका लागि विशेष जानकारी यस टाँडी रत्नगर पोलिक्लिनिक प्राली तथा Ratnagar medicine centre main road टाँडीमा प्रत्येक शनिबार बिहान दस बजे वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर श्री प्रसाद अधिकारी आउँदै हुनुहुन्छ त्यसैले तल्लो पेट दुख्ने पिसाब पोल्ने महिनाबारी हुँदा अत्याधिक रक्तस्राव हुने महिनाबारी अनियमितता तथा गडबडी सेतो पानी बग्ने पाठेघरको मुखमा घाउ भएको बाँझोपन आङ खस्ने अस्वाभाविक रूपमा गर्भ तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम आधुनिक यात्रा सुनिरहनु भएको छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरजको यो ध्वनि तरङ्गमा कार्यक्रम आधुनिक यात्रा अन्तर्गत रहेर तपाईँका लागि निकै सुमधुर आधुनिक साङ्गीतिक कोसेलीहरू हामीले पस्किरहेका छौँ कार्यक्रमको यो क्रममा र फेरि पनि तपाईँका लागि यति बेला रामकृष्ण ढकालको आवाजमा पहाडैको छुक रेल यति बेला अगाडि बढाउन चाहन्छौँ तिम्रो खै के भयो छायो नि निराशा शिरमा उनकै टोपी छिनो पाउमा पाउ पोष दिलमा उनकै फुल राखे कसलाई दिने दोष पहाडको छुक छुके दिल छुट्यो हजुर रोक्दैन रोकी छैन गयो माया मारी पहाडको छुक छुके दिल छुट्यो हजुर रोक्दैन रोकी मैले रुमाल हल्ला गयो माया देख्दैन देखी पहाडको छुकछुके रेल गयो हजुर रोक्दै नरोकी निकै सुमधुर साङ्गीतिक आवाज हामीले यति बेला अगाडि बढायौँ कार्यक्रम आधुनिक यात्राको यो क्रममा र यिनै सुमधुर आधुनिक गीतहरू अगाडि बढाउँदा बढाउँदै आजको लागि कार्यक्रम आधुनिक यात्राको समय सकिसकेको छ भनेर मैले जानकारी पनि पाइरहेको छु हामीले बिदा माग्नुपर्ने हुन्छ यतिन्जेलसम्म जहाँ रहेर जस्तो अवस्थामा रहेर पनि हामीलाई सुनेर साथ दिनुभयो हामीलाई माया गरिदिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र अर्को साता सोमबार फेरि पनि कार्यक्रम आधुनिक यात्राको अर्को बसाइमा तपाईँ हाम्रो भेट हुने नै छ यतिन्जेलसम्मको प्राविधिक साथको लागि विष्णुलाई धन्यवाद रामु आचार्य पनि बिदा हुन्छु नमस्कार तिम्रै बोलीमा रस हुन्छ हो कोही बोलीमा रस हुन्छ कोही बोलीमा रिस कोही बोलीमा रस हुन्छ कोही बोलीमा रिस यही बोलीले गर्दा पिउँछन् मानिसले बिस राजै मानिसले बिस छ मार्दा हात दिन्छ कोही बोलीले घाता दुःख पर्दा हात दिन्छ कोही बोलीले घाता यही बोलीले गर्दा छुट्छन् मिठो मिठो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 विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान दस बजे शहीद गङ्गालालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनुभयो भएका नेपालकै प्राप्त वरिष्ठ रोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण हुनुको साथै एसओजी मुटुको video X ray echocardiography video X ray सेवाका साथै नियमित रूपमा जनरल फिजिसियन तथा आँखा परीक्षण सेवा उपलब्ध छ सम्पर्क ओम साईराम अस्पताल रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छप्पन्न पाँच एकसठी नौ सय छैसठी पाँच एकसठी आठ सय छैसठी सुनगाबा कलेज तथा डेजी उच्च माध्यमिक विद्यालयको भर्ना सम्बन्धी सूचना पूर्वी चितवनको निजी स्तरमा सञ्चालित प्रतिष्ठित र गुणस्तरीय पठन पाठन हुने यस डेजी उच्च माध्यमिक विद्यालयमा व्यवस्थापन तर्फ अत्याधिक सफलता सहित यस शैक्षिक सत्रदेखि विद्यार्थी अभिभावक बुद्धिजीवी शिक्षा प्रेमीहरूको सुझाव अनुसार विज्ञान संकायमा कक्षा एघार सञ्चालन भइरहेको कुरा सम्पूर्ण विद्यार्थी अभिभावक शिक्षक प्राध्यापक तथा सामाजिक राजनैतिक व्यक्तित्वहरूलाई जानकारी गराउँदछौ थप जान जानकारीका लागि सम्पर्क शून्य छप्पन्न पाँच बयासी छ सय एघार मोबाइल नम्बर अन्ठानब्बे पाँच एघार पैँतालिस पाँच सय चौवन्न हार्दिक बधाई दुई हजार सत्तरी सालको एसएलसी परीक्षामा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई विगत अठार वर्षको सफलता सँगै प्लस टूदेखि एमबिएस लेभलसम्म कक्षा सञ्चालन गरी आफ्नो विशिष्ट स्थान ओगट्न सफल पूर्वी चितवन पर्साको यस इन्टरनेसनल कलेजमा कक्षा एघारका लागि विज्ञान र व्यवस्थापन विषयमा भर्ना खुलेको बेहोरा सम्पूर्ण अभिभावक ज्यू विद्यार्थी वर्ग विद्यालय परिवार एवं शुभचिन्तकहरूमा सहर्ष जानकारी गराउँदछौ क्याम्पस प्रमुख international college Parsa Chitwan phone शून्य छपन्न पाँच बयासी पाँच सय एक मोबाइल अन्ठानब्बे एकचालिस त्रिचालिस चौरात्तर अन्ठानब्बे स्काई राइडर आवासीय उच्च माध्यमिक विद्यालयमा कक्षा एघारको भर्ना सम्बन्धी सूचना दुई हजार सत्तरी सालको एसएलसी परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै चितवनकै शैक्षिक इतिहासमा विशिष्ट स्थान ओगट्न सफल साथै स्थापनाको पहिलो वर्षमा नै उच्च माध्यमिक शिक्षा परिषदद्वारा लिएको कक्षा एघारको वार्षिक परीक्षामा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल यस स्काई राइडर आवासीय उच्च माध्यमिक विद्यालयमा शैक्षिक सत्र दुई हजार एकहत्तर बहत्तरका लागि व्यवस्थापन तथा मानव माध्यमिकी संकायतर्फ कक्षा एघारमा भर्ना खुलेको सहर जानकारी गराउँदछौ प्रिन्सिपल स्काइराइडर आवासीय उच्च माध्यमिक विद्यालय रत्नगर बाह्र फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी सात सय बयासी मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी सात सय चौध र अन्ठानब्बे चार पचास त्रिचालिस चार सय साठी अब तपाईँ हाम्रै बजार बकुल लहरमा सर्व सुविधा सम्पन्न केयन प्लाजा केयन प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि सुसेन्टर fancy electronics cosmetic dry cleaners cycle store hotel boutique kurta sari gift item पूजा सामग्री ladies tailor baby cycle walker झोलुङ्गो लगायत अन्य पसलहरू केयन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ सुरक्षाको राम्रो प्रबन्ध प्राप्त पार्किङ दस फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न कियान प्लाजा रत्नगराट बकुल्लर proprietor Raj Shrestha mobile number अन्ठानब्बे चार सय पचास अस्सी पाँच सय बहत्तर र अन्ठानब्बे चार सय पचास उनपचास दुई सय अस्सी साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ अर्पण टाइम चेक अहिले साँझको पाँच बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्नगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्जोनी तथा नशारोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बालरोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्ट जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घोडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक मात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा चार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनासे मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासे टाढी सोरुम रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा का लागि सुन्नु हजुर सुन्नु यस अर्पण बुलेटिन को साथमा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ